नेकपा एमाले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूसँग छलफल गरिरहेको छ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी छलफलमा एमालेका मन्त्रीहरूलाई बोलाइएको हो सत्ता साझेदार दल नेपाली कंग्रेसले एमालेका मन्त्रालयमा काम गर्न नदिएको गुनासो आएपछि त्यसबारे जानकारी लिन मन्त्रीहरूलाई बोलाइएको एमाले जनाएको छ मन्त्रीहरूसँगै हिजो नै छलफल गर्ने तयारी गरे पनि कोही पनि मन्त्री उपस्थित नभएपछि बैठक आज सालसम्मका लागि स्थगित गरिएको थियो यसअघि हिजो कंग्रेससँग भएको छलफलमा सरकार गठनका बेला भएको सात बजे सहमति कार्यान्वयन गर्न सहमत भएका थिए संवैधानिक राजनैतिक संवाद तथा सहमति समिति अन्तर्गतको उपसमितिले आज संविधान सभा बाहिर रहेका तराईका सशस्त्र समूहसँग वार्ता गर्ने भएको छ कंग्रेस नेता आनन्द प्रसाद ढुङ्गानाको नेतृत्वको टोलीले आज बिहान एघार बजे जनकपुरमा उनीहरूसँग वार्ता गर्न लागेको हो तराई मधेस क्षेत्रमा सशस्त्र गतिविधिमा सम्पन्न बाइसवटा भूमिगत समूहसँग वार्ता हुनेछ उपसमितिले स्वतन्त्र मधेस वा छुट्टै मधेस माग गर्दै सक्रिय जयकृष्ण गोइते नेतृत्वको अखिल तराई मुक्ति मोर्चा नागेन्द्र पासवान नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा प्रफुल्ल यादव नेतृत्वको मधेस टाइगर्स तराई लगायतका सँग वार्ता गर्नेछ नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ बढाएको छ सिन्धुपाल्चोकको जुरीमा गएको पहिरोबाट परसारण लाइन तथा सुनकोशी जलविद्युत केन्द्रको ड्याममा क्षति पुगेर झण्डै सडसठी मेगावाटबाट मेगावाट विद्युत आपूर्ति अवरूद्ध भएको र कुसहा कटैया प्रसारण लाइन खण्डको कन्डक्टर बदली गर्नु परेकाले लोडसेडिङको तालिका हेरफेर गरिएको प्राधिकरणले जनाएको छ प्राधिकरणका अनुसार अबदेखि हप्ताको तीन दिन नौ घण्टा दुई दिन साढे सात घण्टा एक दिन दस घण्टा र एक दिन साढे आठ घण्टा गरी हप्ताको साढे साठी घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ आज बीसौं विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ विश्वमा छरिएर रहेका आदिवासीहरूलाई एकीकृत बनाउन र उनीहरूको आवासलाई बलियो बनाउने उद्देश्यले हरेक वर्षको अगस्त नौ तारिकका दिन यो दिवस मनाउने गरिएको छ दिवसका अवसरमा सन्देश दिँदै संयुक्त राष्ट्र संघका महासचिव वानकिमुनले सबैको साझा भविष्यका लागि आदिवासी जनजातिको अधिकार प्रवर्धन र रक्षामा एकजुट हुन आह्वान गर्नु भएको छ जीवनयापन भौतिक कल्याण गरिमा र अधिकारको न्यूनतम मापदण्ड समेत पूरा नभएको र प्रगतिमा बाधा उत्पन्न नहुँदा आदिवासी समुदायमा नकारात्मक प्रभाव पर्ने र यसले सम्पूर्ण समाजलाई नै असर गर्ने उहाँको ठहर छ राष्ट्र संघको आह्वानमा सन् दुई हजार पाँचदेखि दुई हजार चौधलाई आदिवासी जनजातिको गरिमा र अधिकार रक्षाका लागि काम गर्ने दशक रूपमा मनाइँदैछ आउँदो सेप्टेम्बरमा आदिवासीको विश्व सम्मेलन समेत गर्न लागि छ अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति महासंघले समानता कायम गर्दै आदिवासी जनजातिको अधिकार कार्यान्वयन गर भन्ने मूल नाराका साथ पन्ध्र गतिदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको छ काठमाडौँ उपत्यका सहित तथा बाहिरका जिल्ला र विदेशका संगठनले पनि दिवसका अवसरमा कार्यक्रम गरेका छन् महासंघले दिउँसो झाँकीसहित खेलमा विशेष समारोह गर्दैछ दुई हजार अडसठी सालको जनगणना अनुसार नेपालमा आदिवासी जनजातिको संख्या तिरानब्बे लाख अडचालिस हजार नौ सय चार अर्थात कुल जनसंख्याको पैंतिस दशमलव दुई प्रतिशत छ ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालकहरूलाई आज पूर्वी चितवनको रत्नगरमा ट्राफिक जनचेतनामूलक प्रशिक्षण दिएको छ यस क्षेत्रमा सार्वजनिक सवारीमा बढ़ी ट्राफिक नियम उल्लङ्घन भएपछि र ट्राफिक नियम सम्बन्धी ज्ञान नहुँदा दुर्घटना बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जनचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको हो पूर्वी चितवन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 घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार अमेरिकाले उत्तरी इराकमा इस्लामिक स्टेट आइएसका चरमपन्थी विरूद्धको कारवाहीलाई सशक्त बनाएको छ अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाले चरमपन्थी विरूद्ध थुप्रै हवाई हमला गरेको जनाएको छ अमेरिकी मानवरहित विमानले चरमपन्थी विरूद्ध मोर्टार आक्रमण गरेको र उक्त घटनामा थुप्रै चरमपन्थी मारिएको पेन्टागनले जनाएको छ अमेरिकी मानवरहित विमानले इराकको इरबिल शहरलाई केन्द्रबिन्दु बनाई संघर्ष गरिरहेका चरम वामपन्थी विरूद्ध आक्रमण गरिरहेको अधिकारीहरूले जनाएका छन् इराक तथा सिरियाका विभिन्न क्षेत्रमा सुन्नी मुस्लिम समूह आइएसले कब्जा जमाएको छ सुन्नी मुस्लिम समूहको आक्रमणका कारण इराकका उत्तरी क्षेत्रका अन्य अल्पसंख्यक समुदाय पलायन भएका छन् खेल समाचार आइभरी कोष्टका स्ट्राइगर डिडियर ड्रोगवाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ड्रोगवाले अब इङ्ग्लिस क्लब चेल्सीमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने भन्दै आइभरी कोष्टको राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन् उनले आइभरी कोष्टका तर्फबाट खेलेका खेल गोल र जित सबै समर्थकका लागि समर्पण गरेको बताएका छन् उनले राष्ट्रिय टिमका लागि एक खेलमा पैंसठी गोल गरेका छन् सन् दुई हजार चारदेखि दुई हजार बाह्रसम्म चेल्सीका लागि खेलेका ड्रोग्बा त्यसपछि चीनको साङ्घाई सेन्हो आमा गएका थिए चीनबाट टर्कीको गालाटासारेमा आबद्ध भएका छत्तीस वर्षका ड्रोग्बा गएको जुलाई पच्चिस तारिकमा फेरि चेल्सीमै फर्किएका छन् चेल्सीमा आठ वर्ष बिताएका उनले क्लबका लागि तीन सय बयालिस खेलमा एक सय सन्ताउन्न गोल गरेका थिए अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक दोलखामा पहिरोले पुरिएर तीनजनाको मृत्यु दुईजना बेपत्ता सातजना घाइते आजदेखि लोडसेडिङ साढे साठी घण्टा हुने एमालेद्वारा सरकारमा सहभागी आफ्ना मन्त्रीहरूसँग छलफल राजनैतिक सम्वाद समितिले आज संविधान सभा बाहिर रहेका तराईका सशस्त्र समूहसँग वार्ता गर्ने उत्तरी इराकमा चरमपन्थी विरूद्ध अमेरिकाको मोटार आक्रमण थुप्रै चरमपन्थी मारिएको दावी रायबरीको स्काइस स्टाइगर डिडियर ड्रोगबाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा अवस्था बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवरा साज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited lion सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one अब सम्पूर्ण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 भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिंग एजुकेशन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस को कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन वान प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर सूचना प्रविधिको क्षेत्रमा नेपालमा सबैभन्दा ठूलो सञ्जाल भएको कलेज अफ सफ्टवेयर इन्जिनियरिङको शाखा कार्यालयहरूमा एटिन्थ मेरिट स्कलरसिप प्रोग्रामको फारम धमाधम वितरण हुँदैछ म्याथ इङ्ग्लिस आइक्यू र जिके गरी चारवटा विधाबाट सय अङ्कको वस्तुगत प्रश्नहरू सोधिनेछ जसमा तपाईँले प्राप्त गरेको अङ्क नै तपाईँले पाउने छुटको प्रतिशत हुनेछ आफ्नो खुबी अनुसार पुनः वा आंशिक छुट पाएर सूचना प्रविधिको अध्ययन गर्न मिल्ने यो अवसर वर्ष वर्षको पटक मात्र आउने जानकारी गराइन्छ हाम्रा कोर्सहरू software diploma hardware diploma networking diploma accounting diploma web designing banking accounting database programming graphics designing C programming laptop maintenance internship लेबल hardware training online job training form भर्ने अन्तिम मिति दुई हजार एकहत्तर श्रावण उनातिस गते छात्रवृत्ति परीक्षा मिति दुई हजार एकहत्तर श्रावण एकतिस गते विस्तृत जानकारीका लागि कलेज अफ सफ्टवेयर इन्जिनियरिङ शाखा कार्यालय रत्नगर टाढी फोन नम्बर शून्य छपन्न पाँच साठी सात सय नब्बे खैरहनी पर्सा फोन नम्बर शून्य छपन्न पाँच त्रियासी पाँच उना पचास र भण्डारा फोन नम्बर शून्य छपन्न पाँच पचास एक सय तेह्र के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङ गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाखाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे झ्याल झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुर्याउ गाउँ घर समाजको दर्पण सुन्नुहोला रेडियो अर्पण रेडियो अर्पण लोक संस्कृति जगेर्नामा सदा तत्पर कर्णप्रिय सुमधुर लोक भाकाको बहार यो हो कार्यक्रम लोक हरेक दिन बिहान दस बजेको अर्पण समाचार पछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्जमा सुन्न नभुल्नुहोला कार्यक्रम लोक झङ्कार अहिले तपाईँ सुन्दै हुनुहुन्छ